आउँदा दिनमा नेपालको विकासमा के परिवर्तन देखिएला यिनै प्रश्नको सेरोफेरोमा हामी नेपाल चौतारीमा छलफल गर्दैछौ सोह्र साठी शून्य एक तीन चार पाँच छ सात हामीलाई फोन गर्नुपर्ने नम्बर हो त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ नेपाल चौतारीको छोटो रूप एनसी टाइपर स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामी फेसबुक र ट्विटरमा पनि छौं तपाईँले त्यहाँ पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे मन्त्रीजी नेपाल चौतारीमा स्वागत छ धन्यवाद सबैभन्दा सुरुमा एउटा महत्वपूर्ण भ्रमण सत्र वर्षपछि भारत विश्वमा उदाइरहेको एउटा एकदमै महत्वपूर्ण देशका प्रधानमन्त्री नेपाल भ्रमणको लागि आउनुभयो तपाईँ त व्यस्त हुनुभयो होला होइन अब एउटा हाम्रो सबभन्दा नजिकको छिमेकी अनि त्यो छिमेकी राष्ट्रको सरकार प्रमुख अनि उहाँ चाहिँ नेपालमा अघि तपाईँले भने जस्तै सत्र वर्षपछि भारतको प्रधानमन्त्रीको नेपालको अफिसियल भिजिट अथवा भ्रमण त यो भ्रमणको तयारी र यो भ्रमणमा संलग्न हुँदाखेरि अलिकति व्यस्त हुने भनेको चाहिँ स्वाभाविक कुरा हो हामीले निम्ता गऱ्यौँ हाम्रो प्रधानमन्त्रीको निम्तामा उहाँ आउनुभयो त एउटा मित्र राष्ट्रको अनि हाम्रो आमन्त्रणमा नेपाल आएको एउटा मित्रलाई स्वागत गर्ने सहज रूपमा उहाँको भिजिटलाई सफल बनाउने त्यो दायित्व नेपाल सरकारको र त्यसमा पनि परराष्ट्र मन्त्रीको हैसियतले अलिक बढी यसमा संलग्न भइराख्ने अलिकति बढी यसको तयारी गर्ने र यसलाई सुखद बनाउने हिसाबले त्यो व्यस्त हुनु कुनै अस्वाभाविक कुरा भएन त्यो ठिकै थियो कस्तो रह्यो समग्रमा तपाईँले एउटा परराष्ट्र मन्त्री त तपाईँहरू हुनुहुन्छ नै समग्रमा नेपालको एउटा महत्वपूर्ण नेताको हैसियतले तपाईँले यो समग्र भ्रमणलाई कसरी चाहिँ मूल्याङ्कन गर्नुभएको छ यसलाई दुईवटा हिसाबले हेर्नुपर्छ एउटा चाहिँ नेपाल र भारत मैले अघि पनि भने सबभन्दा नजिकको मित्र हुन् हाम्रा दुईटा ठूला राष्ट्रहरू हाम्रा छिमेकी छन् त्यसमा पनि भारतसितको सम्बन्ध चाहिँ कस्तो छ भने हाम्रो बोर्डर खुल्ला छ अनि उनीहरूसँगको हाम्रो भाषा संस्कृति भूगोल हाम्रो स्रोत साधन यी सबै कुराले हामीले जोडेका छन् त्यसो भएको हुनाले उहाँ चाहिँ नेपाल फेरि भारतको प्रधानमन्त्री नआएको सत्र वर्ष भइसकेको परराष्ट्र मन्त्री स्तरमा पनि एउटा जोइन्ट कमिसन थियो त्यो तेइस वर्ष भइसकेका थियो त्यसको बैठक नभएको त्यो वास्तवमा त्यसको बैठकको आयोजना गर्नुपर्ने जिम्मेदारी नेपालकै थियो किनभने उन्नाइस सय एकानब्बेमा त्यो भारतमा भएको थियो र त्यो एकपटक नेपाल एकपटक भारतमा हुने र वार्षिक रूपमा हुनुपर्ने थियो अझ त्यस्तो अवस्थामा तेइस वर्षपछि त्यो जोइन्ट कमिसनको हामीले बैठक गर्यौं धेरै जकडिएर रहेका विषयवस्तुहरूलाई त्यो बेलामा हामीले छलफल गर्यौं कतिपय कुरालाई रेकर्ड गर्यौं कतिपय कुरालाई हामीले समझदारी गर्यौं ठिक त्यसको एक हप्तापछि भारतको प्रधानमन्त्रीको नेपाल भ्रमण हुने भयो र यो भ्रमण सत्र वर्षपछि भारतको प्रधानमन्त्रीले गर्नुभएको भ्रमण हो ठ्याक्कै परराष्ट्र मन्त्रीको भ्रमणपछिको एक हप्तामा उहाँ आउनुको दुईटा कारण थियो एउटा सत्र वर्षसम्म जकडिएर बसेको प्रधानमन्त्री स्तरीयमा नभएको भ्रमणलाई यसलाई सहज रूपमा यसको थालनी गर्नुपर्ने थियो र नेपालसँगको सम्बन्धलाई सुमधुर बनाउनुपर्ने थियो दोस्रो कुरा चाहिँ नि भारतको बीजेपी पार्टी चाहिँ नि अलिकति चाहिँ हिन्दू धर्मको पक्षपाती पनि पार्टी हो र त्यसमा पनि अत्यन्त तपाईँको शाकाहारी शाकाहारी र अलिक बढी चाहिने धर्मावलम्बी भएको प्रधानमन्त्री नेपाल आउँदाखेरि उहाँ चाहिँ पशुपतिको दर्शन गर्ने पनि उद्देश्य थियो र यो साउन महिनाको सोमबार चाहिँ अलिक बढी पशुपति महादेवको पूजा गर्ने चाहिँ यो ती धर्म मान्नेहरूको चाहिँ विशेष चासो हुँदो रहेछ त्यसैले एउटा चाहिँ नि सबभन्दा ठुलो कुरा दुई देशको सम्बन्धलाई सुदृढ गर्ने दोस्रो कुरा चाहिँ उहाँले आफ्नो धार्मिक उद्देश्य पनि पूरा गर्ने हिसाबले उहाँ आउँदै हुनुहुन्थ्यो र हामीले यहाँ हेर्दाखेरिमा धर्मनिरपेक्ष राज्य भारत पनि हो धर्मनिरपेक्ष राज्य नेपाल पनि हो एउटा धर्मनिरपेक्ष राज्यको प्रधानमन्त्री अर्को धर्मनिरपेक्ष राज्यमा जानुभयो र उहाँ हिन्दूवादी भए हुनाले हिन्दू मन्दिरमा पूजा पनि गर्नुभयो यो उहाँको एउटा खालको धार्मिक पक्ष र उहाँको विचारलाई सन्तुष्टि दिने कुरा थियो नेपालबाट दोस्रो चाहिँ सत्र वर्षसम्म हाम्रा नभएका कतिपय कुराहरूमा हाम्रो छलफल भयो त्यो छलफलले एउटा नयाँ कुरा के दिएको छ भन्दाखेरिमा सत्र वर्षसम्म मान्छेहरूको विश्वास नेपाल र भारतको सम्बन्ध चाहिँ नि ब्युरोक्रेटिक लेभलमा मात्रै छ कि क्या हो राजनीतिक रूपले चाहिँ त अब केही नभएको अवस्था हो कि भन्ने मान्छेहरूलाई अनुभूत भइराखेको बेलामा उहाँको भ्रमणले के बताइदियो भने कुनै पनि मुलुकको नेतृत्व राजनीतिले गर्छ र राजनीतिक नेतृत्वमै अन्य मुलुकहरूसँगको भन्ने साथीहरूले पनि सोध्नु भएको थियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट वाउ आज पनि नयाँ कपडामा झुक्यो न मजाले झुक्यो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट खुला छ तर आउने जाने गर्ने विषयहरू नेपालीहरू कहिलेकाहीँ अब भारतमा जाने कामसाम गर्ने दसैँ तिहारको बेलामा आउने अनि बाटोमा अहिपछि पनि आउँदाखेरिमा केही कमाएर ल्याएको कुरा चाहिँ बोर्डरमा अलिकति दुःख पाउने लुटिने भन्ने खालका कुराहरू थिए त्यसलाई व्यवस्थित गर्नुपर्ने खुला बोर्डर भएको कारणले यता क्राइम गर्ने उता जाने उता क्राइम गर्ने यता आउने खालका केही गतिविधिहरू छन् त्यसलाई चाहिँ नियन्त्रण गर्नुपर्ने एउटा बोर्डरसँग सम्बन्धित कुरा यस्तो थियो दोस्रो कुरा भनेको नेपाल चाहिँ नि हिमालको काखमा भएको र हिमाल पक्रेर नेपालको बाटो भएर बग्ने नदीहरू थुप्रै छन् त्यो वाटर रिसोर्स चाहिँ नि नेपालमा पनि बग्ने नेपाललाई पनि त्यो वाटर रिसोर्सलाई सदुपयोग गर्नुपर्ने र यहाँबाट बगेको पानी भारत जाने भारतमा पनि त्यसले अलिकति सदुपयोग पनि सक्यो भने राम्रो पनि हुने नहुँदाखेरिमा दुःख पनि हुने जस्तो म तपाईँलाई बताउँ हामीले यहाँ ऊर्जा निकाल्यौँ भने हामीले सदुपयोग गर्ने बाँकी रहेको भारतले पनि प्रयोग गर्न सक्ने हामीले इरिगेसन गर्ने त्यसपछि भारत पुगेपछि उसले पनि इरिगेसन गर्न सक्ने हामीले खानेपानीको प्रयोग गर्न सक्ने भारतले पनि प्रयोग गर्न सक्ने यो सकारात्मक कुरा भयो त्यही पानी हामीले सदुपयोग गरेर छाडा छोडिदिँदाखेरिमा हाम्रो पनि तराई क्षेत्रमा डुबान हुने अनि भारतको पनि उतापट्टि गएपछि डुबान हुने र यसमा चाहिँ अलिकति दुःख पनि पाइने त यस्ता चाहिँ नि पानीका कुराहरू विकासका कुराहरू बोर्डरका कुराहरू यी यस्ता विषय थिए जसमा चाहिँ दुईटा देशको समझदारी हुन जरुरी थियो र त्यो बाटोमा हामी अहिले कमसेकम त्यो त्यो निकास दिने ठाउँमा त्यो ढोकामा उभिन आइपुगेका छौँ म छलफलबाट उपलब्धि चाहिँ के भयो त भन्ने कुरामा अब एकछिनपछि जाउँला हामीसँग केही श्रोताहरू सम्पर्क हुनुहुन्छ आफ्नो कुरा राख्न खोज्दै हुनुहुन्छ सबैभन्दा पहिला म जुम्लातिर लैजान्छु यान साईजी हुनुहुन्छ साईजी नमस्ते साई जुम्लाबाट यान साईजीको टेलिफोनमा केही समस्या आयो जस्तो लाग्यो हामीसँग काठमाडौँबाट कृष्ण भण्डारी हुनुहुन्छ कृष्णजी नमस्ते हजुर सर नमस्ते हजुर कृष्णजी भन्नुहोस् हाम्रो अतिथिजीलाई पनि नमस्ते हजुर नमस्कार पहिला त म विचार राख्छु हेर्नुहोस् यो जुन अस्ति अब नरेन्द्र मोदीको जुन नेपाल भ्रमण भयो अब नेपाल भ्रमणको सन्दर्भमा ठिकै छ एउटा विदेशी पाहुनालाई हामीले देखाउनु पर्ने स्वाभाविक सत्कार के अरे सम्मान त्यो देखाउनु त ठिकै हो तर त्यो त्यहाँभन्दा हदभन्दा बढी धेरै नागेर अनि त्यो अब एकदमै त्यो राजा शैलीमा अनि शाही एक हिसाबले त्यो नोकरको हिसाबले जुन अब नेपालले नरेन्द्र मोदीप्रति जुन व्यवहार देखायो यो मलाई असाध्य अस्वाभाविक लागेको छ यो सिधै राष्ट्रियतासँग जोडिने विषय हो अनि कुनै विदेशीका लागि चाहिँ एक्काइस तोकको सलामी चढाउनु त्यसपछि अब काठमाडौँको सरसफा गर्नु यो त एक हिसाबले नेपालको पहिलोमा ध्यान दिनभन्दा पनि हाम्रो सरकारको ध्यान चाहिँ यतातिर गयो यदि यस्तै गरी अगाडि बढ्ने हो भने हाम्रो देशको परराष्ट्र नीतिको बारेमा एकचोटि सोच्नुपर्ने बेला कहिले आउँछ र कहिले सोच्नुहुन्छ म यो सोध्न चाहन्छु हस् अच्छा कृष्णजी तपाईँलाई धन्यवाद छ किनभने तपाईँले यो प्रश्न गरिदिएपछि मैले धेरै नेपाली जनतालाई यो कुरा सुनाउन पाउने अवसर दिनुभयो त्यसको निमित्त मैले तपाईँलाई धन्यवाद दिनै पर्ने हुन्छ एउटा कुरा के हो भने दुईटै देश गणतन्त्रमा छन् र गणतन्त्रमा जनताको सार्वभौमिक अधिकार प्रयोग गर्ने कुरा भनेको चाहिँ सरकारले गर्ने हुन्छ र त्यो सार्वभौम सत्ता सम्पन्न जनताको अधिकारको केन्द्रबिन्दु चाहिँ नि जनताले हस्तान्तरण गरेको राइटको केन्द्रबिन्दु भनेको प्रधानमन्त्रीको कुर्सी हुन्छ त्यो हिसाबले एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको प्रधानमन्त्रीलाई अर्को सार्वभौम सत्ता सम्पन्न राष्ट्रको तर्फबाट स्वागत गर्ने भन्ने कुरा चाहिँ अतिशयोक्ति हुन्छ भन्ने मलाई लाग्दैन दोस्रो कुरा जहाँसम्म तपाईँले उन्नाइस तोपको सलामी दिएको कुरा गर्नुभएको छ यो हामीले त्यसै भारतको मोदी आउने भनेर गरेको होइन हामीले विभिन्न राष्ट्रहरूमा यसको प्रक्रिया के छ यसको के चलन रहेछ पहिले पहिले के भएको रहेछ भन्ने कुरा चाहिँ हामीसँग जो मेमोरी रेकर्ड हामीसँग छ त्यसलाई पनि हामीले हेऱ्यौँ विभिन्न राष्ट्रको तपाईँको यो भिडियोहरू पनि हामीले झिकाएर हेऱ्यौँ त्यो सबै हेर्दाखेरिमा यो स्वाभाविक रहेछ भन्ने लागेको कारणले हामीले त्यो त्यो गरेको हो त्यसो भएको हुनाले त्यसमा अतिशयोक्ति हुन्छ भन्ने मलाई अहिले पनि लाग्दैन त्यो चाहिँ नि परम्परामा त्यो व्यवहारमा उत्रेकै कुरा हामीले गर्यौँ भनेपछि नेपालको प्रधानमन्त्री भ्रमणमा जाँदाखेरि पनि त्यस्तो भएका छन् भएका छन् र नेपालमा अरू प्रधानमन्त्री र अरू राष्ट्रका मान्छेहरू आउँदाखेरिमा पनि पहिले पनि भएको रहेछ त्यस्तो र अरू राष्ट्रहरूमा पनि एउटा राष्ट्रको प्रधानमन्त्री अर्कोमा जाँदाखेरिमा त्यो त्यस्तो खालको स्वागत गर्ने भएको भिडियोहरू हामीले हाम्रो आर्मीसँग पनि त्यो भिडियो छ तपाईँले त्यस कारण चाहिँ यो हामीले नयाँ थालिने गरे होइन नेपालको प्रधानमन्त्रीलाई पनि त्यो किसिमको अहिले जुन सलामीको कुरा उठि नै हाल्यो नेपालको प्रधानमन्त्री बाहिर गएका बेलामा सलामी पाएको सन्दर्भ कुनै उल्लेख गर्न मिल्ने यस्तो कुरा हो कुनै पनि मुलुकले कसरी स्वागत गर्छ त्यसलाई भन्ने कुरा उसको आफ्नो परम्परा पनि हुन्छ त्यो हिसाबले चाहिँ नि सबै ठाउँमा हामीले खोज्नु पनि हुँदैन सबै ठाउँमा यस्तो हुँदा पनि हुँदैन तर चाहिँ यसपटकको चाहिँ जो भारतको प्रधानमन्त्रीको भ्रमण भयो त्यो हामीले नौलो नयाँ गरेको चाहिँ होइन यति कुरा भनिसकेपछि तपाईँको पहिरोसँग उहाँले जोड्नु भएको छ पहिरो नेचुरल रूपमा गयो हामीले यो प्राकृतिक प्रकोपलाई चाहिँ नि कसरी समाधान गर्ने अब अब आउने ठाउँहरूको हाम्रो भौगर्भिक अवस्थाहरू के हो त्यसको चाहिँ अध्ययन गर्ने त्यस त्यो अनुसारको हाम्रो यो प्राकृतिक वस्तु र भूमिको व्यवस्थापन गर्ने भन्ने छुट्टै कुरा छ त्यसमा हाम्रो ध्यान नगएको होइन मोदीतिर लागेर हामी त्यहाँका मान्छेलाई हेर्दै नहेरेका छैनौँ त्यसको निम्ति निरन्तर प्रयत्न भइरहेको छ तर सबै कुरा एउटा ठाउँ गर्दाखेरि अर्को गर्नु हुँदैन भन्ने कुरा चाहिँ नि बेठिक हुन्छ भन्ने मलाई लाग्छ हामीसँग दाङबाट दिपक कार्कीजी हुनुहुन्छ दिपकजी नमस्ते हजुर भन्नुहोस् दिपकजी मेरो प्रश्न के भने अहिले यो मोदीको नेपाल भ्रमणमा धेरै प्राथमिकता पायो भ्रमणले एउटा पहिरो घटना पनि थियो तर त्यस्तो धेरैको आपत्ति पनि थियो कि पहिरोमा परेकाहरूलाई त्यति ध्यान दिएन त्यो एउटा कुरा भइहाल्यो त्यो ध्यान दियो या दिएन तर उहाँ मोदी एउटा विशेष मान्छे हो उहाँलाई दिनु त्यो नराम्रो कुरा पनि होइन त्यो सान्दर्भिक कुरा पनि हो तर मैले भन्न खोजेको कुरा के हो भने अहिले जुन खालि विश्वासको आशा राखेको कुरा चाहिँ के थियो भने सीमाको बारेमा कुरा गर्छन् अनि व्यापारको यो चाहिँ हुनुपर्छ भनेर जनताले आश राखेको कुरा थियो त्यो एक दुई तिन यीमा भन्नुपर्दा के कुरा हस् दीपकजी <laughs> तपाईँको लाइनमा केही समस्या आयो तर तपाईँले जोड्नुभयो सीमा जनताको चासोको विषय थियो व्यापारको हिसाबले के हुन्छ भन्ने कुरा चासोको विषय थियो भन्नुभयो म तपाईँको प्रश्नमा आउँछु इन्दिरा बेसीजी बाँकेबाट हामीसँग सम्पर्क हुनुहुन्छ इन्दिराजी नमस्ते हजुर इन्दिराजी भन्नुहोस् नमस्कार हजुर मैले यो जान्न खोजेको कुरा हुन्छ अब हाम्रो भारतकै प्रधानमन्त्री मोदीजी आउनुभयो धेरै राम्रो लाग्यो होइन सत्र वर्षपछि आउनुभएको थियो नेपालमा सत्र वर्ष हुनसकेको छैन अब उहाँहरूले आएपछि चाहिँ धेरै कुराको लागि चाहिँ अब उपलब्धि अब भयो जस्तै भनौँ न अब त्यो पुनरा अब लकडाउन गरेर फेरि छलफल गरौँ भन्ने कुराहरू छ नि त्यो पनि एउटा उपलब्धि नै हो जस्तो लाग्छ क्या र अब पछि अब काठमाडौँ पछि भयो नि त उपलब्धिको बारेमा आज पछि प्रश्न हुन्छ होला जस्तै मलाई लागेको कुरा हुन्छ र अब जस्तै यो अब यो सीमाको विषयमा छ नि अब त्यो हुन धेरै कुरो उठिरहेको छ त्यही पनि अलिकति मलाई जान्न लागे जान्न मन लागेको कुरो चाहिँ भन्नुहोस् न जस्तै अब ठाउँ ठाउँमा सीमा नैतिक महाकालीसम्म जस्तो कुरो छ यसलाई चाहिँ अब दुई पक्ष बसेर दुई राष्ट्रका उच्च स्तरमा छलफल गरेर अबदेखि चाहिँ त्यस्तो नमिचिने तरिकाले गर्न पाएर एउटा उपलब्धि त्यो पनि हुन्थ्यो होइन आउँदा दिनहरूमा जस्तै त्यस्तै गरेर यो कालापानीमा उ छ नि भारतीय क्याम्प हो त्यो पनि अब हटाउने यो पनि हटाइदिएको भयो अनि धेरै उपलब्ध हुन्थ्यो अब यहाँ माटेमा यो ब्यारिक ऊ रत्तीको यो यो पनि चाहिँ अब यसको समाधान गरिदिए भए यो उपलब्ध हुन्थ्यो त्यस्तै गरेर यो उ छ नि जस्तै कर्णालीको विद्युतको बारेमा छ नि यो के लाग्छ भने जस्तो सहयोग गर्ने भनेपछि त उहाँहरूले निर्माण गरिदिने निर्माण गरिदिएपछि पुरा नेपाललाई पुरा चाहिँ यो लोड सेडिङ कहिले पनि नहुने पुग्यो बत्ती होइन पूर्ण रूपले पुगिसक्यो बढी भएपछि चाहिँ हावाले लग्ने त्यस्तो पनि सहयोग हुन्थ्यो र होइन जस्तो लाग्छ र धन्यवाद इन्द्रजी तपाईँ धेरै गरेर राख्नुभयो भने समेट्न सकिँदैन इन्द्रजी इन्द्र विशी बाँकीबाट हुन्थ्यो उहाँले पनि सीमाको कुरा थोरै जोड्नुभयो हामीलाई के अरू श्रोताहरूले फेसबुक एसएमएस लगायतमा केही विचार राख्नु भएको छ म त्यो लिइहाल्छु केन सुवेदीजी फेसबुकमा लेख्नुहुन्छ नेपाल जलविद्युत आयोजनाद्वारा भारतमा भएको पानीको अभाव र विद्युत निवारणमा पुग्ने सहयोग नेपालबाट हुनसक्छ भन्ने नरेन्द्र मोदीको भनाई प्रभावकारी छ तर नेपालबाट सस्तोमा विद्युत किनेर पछि फेरि नेपाललाई नै महँगोमा बेचिरहेको छ भनिन्छ अनि कार्यान्वयन कहिलेदेखि हुन्छ भन्ने कुरा पनि सँगै जोडिएर आउँछ भनेर लेख्नुहुन्छ त्यसै गरी दुष्यन्त दाहालजी भन्नुहुन्छ अरूको गुलामी भन्दा पनि नेपालले जनश्रममा ध्यान दिनुपर्छ युवाहरूले खाडीको मुलुकमा जानु नपर्ने देशमै समृद्धि र विकास ल्याउने खालको वातावरण सरकारले बनाउन सक्यो भने उपलब्धि हुन्छ भनेर लेख्नुहुन्छ त्यसै गरी अरूकै श्रोताहरूको पनि यसमा छ मैले हामीसँग परराष्ट्र मन्त्री महेन्द्र पाण्डे हुनुहुन्छ महेन्द्रजी अहिले जुन हाम्रो श्रोताहरूले कुरा गर्नुभयो सीमाको सन्दर्भमा ठ्याक्कै भएको छलफल भयो त तपाईँले भन्नुभयो भएको निर्णय चाहिँ के हो <clears throat> म यो ठ्याक्कै तपाईँलाई र तपाईँ मार्फत यो जम्मै अहिले मलाई जो सुन्ने श्रोता साथीहरू हुनुहुन्छ उहाँ मार्फत अरू जम्मैलाई पनि म बताउन चाहन्छु अब यो भ्रमण के अरे दिपकजीले के भन्नुभयो भने भ्रमणलाई प्राथमिकता भयो पहिरोलाई प्राथमिकता भएन भन्नुभएको छ पहिरोमा हाम्रो शक्ति लगाएका छौं र भारत र चाइनाबाट पनि हामीले पहिरो गएकै दिन चिठी लेखेर उहाँहरूको विशेषज्ञ पनि हामीले बोलाएका थियौँ उहाँहरू पनि आएर हेर्नुभयो पऱ्यो नेपालको आर्मीले जुन ढङ्गले काम गरिरहेछ त्यही नै ठिक हो त्यही प्रक्रिया हो भनेर उहाँहरूको पनि समर्थन भएर आवश्यक परेको बेलामा हामी कुनै पनि सहयोग गर्न तयार छौँ भनेर उहाँहरू जानुभएको छ र त्यहाँ अहिले पनि कस्तो छ भने सकिन्छ कि मान्छे पुरिएको जिउँदै एकैचोटि चाहिने तपाईँको त्यहाँ बमबाड नगर्दाखेरि हुन्थ्यो भनेर कोसिस गरेर आठ दस घण्टापछि मात्रै बमबाड गरेर पानी खुलाउने काम गरेको छ त्यतातिर हाम्रो ध्यान अहिले पनि छ र त्यहाँ निरन्तर लागिरहेको कुरा छ त्यसको बारेमा उहाँहरूले अलि राम्रोसँग इन्फर्मेसन लिइदिनु भयो भने राम्रो हुन्छ भन्ने मेरो उहाँहरूलाई अनुरोध छ दोस्रो कुरा यो इन्दिरा विषी लगायतको जो केएन सुवेदीजीहरू उहाँहरूले सोध्नुभएको कुरामा पनि म के भन्छु भने यो सीमाको विषयमा उहाँले भन्नुभएको छ ठाउँ ठाउँमा सीमा मिचेका छन् अब त्यो नमिचिने बनाउन सकि सकिँदैन भन्ने खालको आशय पनि उहाँले व्यक्त गर्नुभएको छ कालापानीबाट सेना हटाउने कुरा गर्नुभएको छ बाँकेको छेउको डुबानको कुरा गर्नुभएको छ अनि यो कुरा गर्दाखेरिमा म के भन्छु भने हाम्रो यो बोर्डर चाहिँ नि क्लियर गर्ने अघि पनि भने टेक्निकल टिमहरू थिए त्यसले चाहिँ स्ट्रिप म्यापहरू बनाएका थिए सीमाङ्कन रेखाङ्कन गरेका थिए तर सन् दुई हजार सातबाट त्यो भङ्ग भएको थियो र त्यहाँ काम गर्ने त्यो कुनै कमिटी थिएन र यो सात वर्षसम्म केही हुन सकेन त्यहाँ दुःख मात्रै भयो त्यसैले अहिले हामीले के गर्यौँ भन्दाखेरिमा चाहिँ यो बोर्डर बोर्डरलाई चाहिँ तपाईँको रेगुलेट गर्ने भनेर एउटा चाहिँ नि त्यो ग्रुप हामीले बनाएका छौँ र त्यसमा दुवै पक्ष रहन्छ यसले सीमाङ्कन रेखाङ्कन गर्छ बाँकी रहेको दुई ठाउँ हो त्यो ठाउँ पनि के हुन्छ भने भारतीय पक्षको धारणा के थियो भने अन्ठानब्बे प्रतिशत यो म्याप बनिसके उनीहरूले सही गरौँ अनि बाँकी रहेको चाहिँ अलिक कम्प्लिकेटेड छ पछि छलफल गरौँ भन्दाखेरि हामीले के भन्यौँ भने त्यस्तो होइन जतिसुकै कम्प्लिकेटेड भए पनि हामीले छलफल गर्नुपर्छ सीमालाई निष्कर्षमा पुर्याउनुपर्छ र कहिल्यै पनि एक इन्च जमिन पनि भारततिर नेपालको नजाने र एक इन्च जमिन पनि भारतको नेपालतिर नआउने गरेर हामीले सीमाङ्कन गर्ने अनि त्यसलाई सम्मान गर्ने अनि त्यहाँ हामीले बनाउनु पर्ने जो पिलरहरू हुन् त्यो पिलरहरू पनि बनाउने र दुईटा देशको बीचको सिमानामा बस्दाखेरि अत्यन्त घनिष्ठता देखिने गरी गर्ने भनेर हामीले गरेका छौं अर्को कुरो चाहिँ यो के अरे स्वच्छता र कालापानीको विषयमा पनि हाम्रो त्यही समझदारी भएर अब हामीले तथ्यहरू खोज्ने त्यसकै आधारमा यसलाई लजिकल इन्डमा पुर्याउने भनेका छौँ बाँकी डुबानको विषयमा पनि हामीले यो फ्लड नियन्त्रण गर्ने भन्ने कुरा छलफल भएको छ जोइन्ट स्टेटमेन्टमा यो कुरा पनि आएको छ उहाँहरूले त्यो हेर्नुभयो भने थाहा हुन्छ जहाँसम्म तपाईँको कर्णालीको विद्युतको कुरा छ त्यसको बारेमा चाहिँ डकुमेन्टहरूमा टेक्निकल्ली हेर्नु गर्नु छलफल गरेर टुङ्गो लगाउने भन्छौँ जहाँसम्म तपाईँको सस्तोमा किन्ने महँगोमा बेच्ने भारतले हाम्रो बिजुली भन्ने खालको कुरा गर्नुभएको छ त्यसमा हामीले बाइलाटरल कुरा गर्दाखेरिमा जुन जुन तवरले हामी चाहिँ नि बेच्छौँ त्यही तवरले हामीले किन्ने पनि हुन्छ भन्ने नै हाम्रो अहिलेको कुरा हो र लास्टमा उहाँहरूको एउटा छ यो युवाहरूको समृद्धिको कुरा गर्नुभएको छ त्यो अत्यन्त राम्रो कुरा हो हामीले विकास निर्माणका योजना गफ गरेर होइन बनाएर कार्यान्वयनमा ल्यायौँ भने हाम्रो युवाहरूले देशमा योगदान गर्न सक्छन् भन्ने कुरामा हामी विश्वास गर्छौं र लाग्छौं उदय रिजालजी नुवाकोटबाट लेख्नु नेपालको सिमाना भारतले धेरै ठाउँमा मिचिएको कुरा किन उठेन झन्डै चार दशकदेखि कालापानीको नेपाली हुवा कब्जा गरी बसेका भारतीय सेनाहरूले उनीहरूको पुरानो समस्या छ नवलपरासीको सुस्ताको कतिपय बासिन्दाको उठीवास सीमा सम्बन्धी विवाद भारतले निर्माण गरेका बाँधका कारण हरेक वर्ष जस्तो तराईका नेपालीहरूलाई भोग्नुपर्ने डुवानको समस्या कहिले सुल्झिन्छन् यी समस्या भनेर उहाँले लेख्नुभयो तपाईँले हुन त यसको जवाब दिनुभयो महेन्द्रजी भनेपछि कुराको छलफल भयो तर हामीले तुरुन्तै यो गर्ने भन्ने कुराको ठोस सहमतिको कुरा चाहिँ भएन होइन बिल्कुल भएको छ यो त के हुन्छ भन्दाखेरिमा चाहिँ हामीले पहिलो पहिलो कुरा हामीले जे सहमतिको दस्तावेज छ त्यो हेरेपछि थाहा हुन्छ अर्को कुरो चाहिँ नि हामीले जोइन्ट स्टेटमेन्ट निकालेका त्यसमा पनि हामीले थुप्रै कुराहरू निकालेका छौँ हामीले के गरेका छौँ भन्दाखेरिमा चाहिँ यो सिमानाका कुराहरूमा छिटो हामीले तय गर्ने भनेर हामीले भनेका छौँ त्यसैले यो बोर्डर वर्किङ ग्रुप हामीले बनाएको हो त्यस्तै चाहिँ तपाईँको यो सन्धिको बारेमा पनि हामीले एकदम छ महिनाभित्रमा चाहिँ त्यसको कामसाम गर्ने एक वर्षका भित्रमा यो जम्मै कुरा ल्याउने पनि भनेका छौँ बाँधको कुरा गर्दाखेरिमा यसलाई नियन्त्रण गर्ने कुरा छ ठाउँ ठाउँमा जहाँ उता बाँधेको बाँधले गर्दाखेरि यतापट्टि डुवान भएको छ भने त्यसको एक्जिटहरू खोल्ने र पानी न नजम्ने बनाउने भन्ने कुराहरू छलफलमा आएका छन् ती सबै कुराहरूलाई त के हुन्छ भने अहिले त भर यत्रो समयसम्म जगडेर बसेको वस्तुमा हामी यो एउटा दुइटै मुख्य मुख्य मान्छे राखेर हामीले सहमति जो गरेका छौं यसलाई कार्यान्वयन गरेपछि थाहा हुने हो कार्यान्वयन नहुन्जेलसम्म त के हुन्छ भने गफाडीको गफै हो कि भनेर मान्छेले लिनु स्वाभाविक हो त्यसैले उहाँहरूको आशंकालाई मैले सम्मान गर्दै यो आशंका चिर्ने ठाउँमा चाहिँ व्यवहारमा हेर्नुपर्छ भन्ने कुरा म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु हामीसँग साजन कार्कीजी सरलाईबाट सम्पर्क हुनुहुन्छ साजनजी नमस्ते नमस्ते हजुर साजनजी भन्नुहोस् हजुर मेरो क्वेसन चाहिँ के छ भने होइन जस्तै कि विदेशी कुनै विदेशी व्यक्ति आएर नेपालमा जहिले पनि विकासै गर्नुपर्ने भइरहेको छ होइन नेपाली नेताहरूले त केही गर्न सक्नु भएन होइन आखिर अहिले मोदी आएर नेपालको लागि एउटा हाइड्रो पावर बनाइदिन्छु भनेर भनिरहनु भएको छ कुनै नेताहरू कहिले बनाउनुहुन्छ भन्नुहुन्छ कुनै नेताहरू बनाउनु हुँदैन आखिर तपाईँहरू अरूले आखिर जहिले पनि अरूले नै विकास गरिदिने ठाउँमा किन भाँड दैलो गर्नुहुन्छ बनाइ आखिर यो त नेपालीको लागि नै हो नि अहिले नै हामीले हेर्दा पनि अहिले कम्ती पनि एउटा व्यक्तिले बाह्र रुपियाँ युनिटले बत्ती बालिरहेको छ बत्ती बाल्दा बाह्र रुपियाँ युनिट तिर्दा तिर्दा पनि अहिले हामीले बाह्र घन्टा लोड सेडिङै को समस्या भोग्नु परिरहेको छ होइन आखिर हाम्रो नेपाल नै बन्यो भने हामीले सस्तोको साथसाथै हामीले चौबिसै घन्टा विद्युत पायौँ भने हामीले विभिन्न कार्यक्रम गर्न सक्छौँ हस् साजनजी साजन कार्की सरलाईबाट हामीसँग पाल्पाबाट शङ्कर गिरिजी हुनुहुन्छ शङ्करजी नमस्ते नमस्कार हजुर हजुर शङ्करजी मेरो छोटो प्रश्न छ तपाईँको नरेन्द्र मोदी आउनुभयो पशुपतिमा पूजा गर्नुभयो र यो सन्देश भारतवर्ष र समग्र हिन्दूहरूले चासोको साथ लिए र सबै आउँछन् र पशुपतिमा दर्शन यसले गर्दा धर्म र पर्यटनबाट देशलाई जुन फाइदा पुग्छ यो पछि किन ओजेलमा पारिएको छ यो हिन्दू मन्दिरलाई असाध्यै आराध्य देवको रूपमा मान्छन् र सबैको एउटा गन्तव्य स्थल पशुपति बन्छ र यसबाट देशले ठुलो अर्थ आर्जन गर्न सक्छ पर्यटनको क्षेत्रबाट यो मन्दिरको क्षेत्रबाट यसलाई किन ओजेल पारिएको छ र यो हिन्दू राष्ट्र रूपमा रहिराख्ने अवस्थालाई किन उपेक्षा गरिएको छ म हाम्रो अतिथिसँग यही प्रश्न गर्न चाहन्छु हस् धन्यवाद महेन्द्र पाण्डे अब <clears throat> फेरि पनि म भन्छु अब साधन कार्कीजीले यो विकासको कुरा गर्नुभएको छ विदेशीले विकास गरिदिने भन्ने होइन तर आजको ग्लोबल चाहिँ भिलेज भएको तपाईँको यो संसारमा एकले अर्कोलाई सघाउने कुरा हुन्छ भारतले हामीलाई सघाउने हामीले पनि भारतलाई सघाउने धेरै ठाउँहरू हुन्छन् त्यस्तै अरू मुलुकहरूले पनि हाम्रो विकासमा सपोर्ट गर्दाखेरिमा त्यसलाई चाहिँ अन्यथा लिनुपर्छ जस्तो मलाई लाग्दैन जहाँसम्म हाइड्रो पावर चाहिँ तपाईँको बनाउने कुरामा भाँड भैलो भन्नुभएको छ यसपालि भारतका दुईटा मन्त्रीहरूको प्रधानमन्त्री र विदेश मन्त्रीको नेपाल भ्रमण भयो दुवै बेलामा हामीले यसको विकासका कुराहरू गरेका छौँ ज्वाइन्ट प्रयत्न गरेका छौँ सम्बन्ध सुधार सुधार्ने कुरा गरेका छौँ यसमा भाँड भैलो होइन तपाईँको संविधान सभामा भएका पार्टीहरू मात्रै होइन त्योभन्दा बाहिर भएका पार्टीहरूको पनि हामीले के पायौँ भन्दाखेरिमा सबैको यसमा समर्थन छ सहयोग छ एकमत छ अब विकास गर्नुपर्छ हाम्रो राजनैतिक एजेण्डाहरू छुट्टै छन् विचारमा भिन्नता छुट्टै छन् त्यसमा हाम्रो बहस जारी छ नेपालको सन्दर्भमा भन्ने कुरा आएको हुनाले अहिले भाँड भैलोको त अन्त्य हुने क्रम देखा परेको छ त्यसो भए हुनाले यसमा चाहिँ अलि अलि त्यो भाँड भैलो भएको ठाउँबाट अलि माथि उठेर हेऱ्यो भने देखिन्छ अर्को पाल्पाको सङ्गतिको चाहिँ यो मुलुकलाई चाहिँ हिन्दू धर्म किन राष्ट्र बनाउनु हुन्न भन्ने खालको कुरा छ एउटा कुरा के हामीले बुझ्नुपर्छ भने कुनै पनि राष्ट्रको धर्म हुँदैन धर्म जनताको हुन्छ धर्म मान्छेको हुन्छ उसको उसको आफ्नो इच्छा हो कुनै पनि मान्छेले धर्म मान्न पाउँछ त्यो धर्म उसले मा उसले विश्वास गर्न पाउँछ तर चाहिँ के भन्छ एउटा राज्यमा धर्मकै घोषणा गरेर हामी जस्तो बहुधार्मिक बहुभाषिक बहुसांस्कृतिक मुलुकमा त्यसो गर्यो भने हाम्रो बीचमा फेरि पनि विखण्डन फेरि पनि झगडा बरु फेरि पनि भाँडो हुन हुनसक्छ त्यतातिर पनि ध्यान दिनु जरुरी हुन्छ त्यसो भए हुनाले अब हामीले धर्मनिरपेक्ष राज्य बनाइसकेको अवस्थामा यो प्रतिगमनकारी दृष्टिकोण राखेर चर्चा गरिराख्नु त्यति सान्दर्भिक नहुन सक्छ महेन्द्र पाण्डे जस्तो अब हामीले ऊर्जा सम्झौताको कुरा उठाइहाल्यौँ ऊर्जा सम्झौता हुन सकेन नेपालले अहिले जुन प्रस्ताव गरेको छ भारतले नेपालले तीन दिनभित्र चाहिँ दुई कमिटी बसेर छलफल गरौँ भनेर राखेको प्रस्तावलाई भारतले हामीलाई समय पुग्दैन भनेर पैँतालिस दिन माग्यो त्यसको अर्थ के हुनसक्छ एउटा कुरा फेरि म के भन्नु भने तपाईँलाई यो पैँतालिस दिन भारतले मागेको हामीले तिन दिन भनेको यस्तो होइन ऊर्जा विकासको सन्दर्भमा हामीले छलफल गऱ्यौँ छलफल गर्दाखेरिमा तिनवटा कुरा अघि पनि मैले भने त्यसको प्राविधिक पक्ष निष्कर्षमा पुर्याउन बाँकी रहेको त्यसको चाहिँ कानूनी पक्षहरूलाई भेरिफाई गर्न बाँकी रहेको राजनीतिक रूपले सहमति जुटाउन बाँकी रहेको एउटा अवस्था थियो र हामीले राम्रोसँग छलफल गरिसकेपछि के निष्कर्षमा पुग्यो त भन्दाखेरिमा यो चाहिँ नि दुवै पक्षलाई सहज हुने ढंगबाट छलफल पनि गर्नुपर्छ र प्रष्ट यो अलि पारदर्शी ढंगले जान पनि पर्छ भन्ने भएपछि यो पैंतालिस दिनभित्र गर्ने भन्ने भारतको चाहिँ नि तपाईँको डिक्टेसन होइन यो हाम्रो प्रस्ताव हो र हामीले के भन्यो भारतीय पक्षलाई भने यी पक्षहरू टुङ्ग्याउनको निमित्त हामीले पैंतालिस दिन समय लाग्ने अनुमान गरेका छौं त्यसकारण चाहिँ यो पैंतालिस दिनमा तपाईँहरूले पनि सहयोग गर्नु पर्यो भन्दाखेरि सहज रूपले उहाँले गर्नुभएको हो र यतातिर राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा हाम्रो एघार सदस्यीय यसमा इन्जिनियरहरू बसेको कानूनको मन्त्रालयका मान्छे बसेको ऊर्जा मन्त्रालय मान्छे बसेको र त्यसमा आवश्यक मान्छेहरू बसेर हाम्रो एउटा एघार सदस्यीय कमिटी हामीले त्यही बेला बनाएका छौँ र त्यसले कार्य शुरू गरिसकेको छ त्यसो भएको हुनाले यो पैंतालिस दिनभित्र यो गर्नुपर्ने काम सिद्ध्याएर अनि ऊर्जामा जाने भन्ने कुरा हो यसमा एउटा बात त्यो अर्को चाहिँ डिक्टेसनमा भएको होइन समझदारीमा भएको हो भन्ने कुरा बुझ्न जरूरी छ हामीसँग नवराज तिवारी हुनुहुन्छ नुवाकोटबाट हुनुहुन्छ नवराजी नमस्ते मन्त्रीजी नमस्ते नमस्कार हजुरलाई मेरो महत्त्वपूर्ण दुईटा प्रश्न हजुर भनौँ मेरो सुझाव गर्नु है नम्बर एकमा मोदीले भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनुभयो यो सबैको लागि खुसीको कुरा हो होइन र चाहिँ उहाँले बडा मिठा राम्रा कुराहरू गर्नुभयो है अब नेपालको हितका कुराहरू गर्नुभयो अब यही यसको साथसाथै यति मिठा चिप्ला कुरा गरे भनेर तपाईँले चाहिँ तपाईँ एउटा अहिले परराष्ट्र मन्त्रीको जुन पदमा हुनुहुन्छ कुर्सीमा हुनुहुन्छ होइन नेपाललाई हित नहुने भलाइ नहुने र भारतलाई मात्र हित भलाइ हुने सन्धि सम्झौतामा हस्ताक्षर नगर्नु होला यो सम्पूर्ण नेपालीहरूको तर्फ मैले एउटा बोलिरहेको छु बाट तपाईँलाई एउटा सुझाव है किनभने नेपाल र नेपाल त सधैँ चाहिन्छ यहाँ होइन तर तपाईँको पद त केही समयको लागि होला फेरि अर्को मन्त्रीहरू आउनु होला नि यो कुरामा बडा विचार ध्यान दिनुहोस् अर्को महत्त्वपूर्ण कुरा के भने नेपालमा ल संविधान चाँडो बन्नुपर्छ नेपालको हित उन्नति प्रगति नेपाली जनताहरूको आर्थिक समृद्धि हुनुपर्छ भनेर हामी नेपालीहरूले बारम्बार तपाईँहरूलाई एउटा जिम्मेवार निकायहरूलाई भनिरहेको छौँ हाम्रो कुराको चाहिँ चर्चा नहुने तपाईँहरूकोमा चाहिँ ध्यान आकर्षण नहुने जब विदेशीहरू आउँछन् अथवा विभिन्न मुलुकका यस्तै मन्त्री प्रधानमन्त्री विभिन्न मन्त्री आउँछन् उहाँहरूले भन्ने पनि त्यही हो ए बुद्धको देश हो अब कति एउटा बाहिरी मुखबाट भने होला लोली मिलाउनलाई मात्रै भित्रभित्र चाहिँ अब यो गर्छ अन्त उहाँहरूको कुरामा चाहिँ बढी चर्चा पाउने हामीले पनि त हजुरहरूलाई भनिरहेको छौँ नि यसलाई नेपाल बनाउनु भनेको त हाम्रो कुराको चर्चा नदिने अनि यसको सुनाइ नहुने अब नवराजी के अरे यो के हुन्छ भने चर्चा सबैको हुन्छ आवश्यकता अनुसार अनि के अरे विदेशीले गरे जति चर्चा हुने हाम्रो चर्चा नहुने भन्ने हुँदैन तपाईँहरूले जे जे भन्नुहुन्छ नेताहरूले त्यो कुरा मानिराखेका छन् भन्ने मलाई लाग्छ हामी सबै कुरा देशी विदेशी जम्मैले भनेको कुरा र आफ्नो ब्रह्मणले देखेको कुरा यो यो सबैका आधारमा धेरै संविधान सुझाव रहे संविधान बनाउँछौ त्यो त मैले उहाँहरूको यो जो सुझाव छ त्यो सुझावलाई त म धन्यवाद दिइहाल्छु यस्तो उहाँले भने जस्तै उहाँ मार्फत नेपालीकै सुझाव आएको भन्ने मैले पनि स्वीकार गरेका छु हामीसँग डेभिड आचार्य हुन्छ बर्दियाबाट हुनुहुन्छ डेभिडजी नमस्ते नमस्ते हजुर डेभिडजी भन्नुहोस् मेरो भनाइ के त भन्दाखेरि हेर्नुहोस् हजुर जुन हाम्रो सुगोली सन्धिमा घुमेको भुवा गर्नु थियो नि जुन अङ्ग्रेजले शासन चलाइरहेको थियो त्यो भारतमा त्यति बेला त्यति बेला हाम्रो तेत्तिस चौतिस प्रतिशत जति कुल नेपालको तेत्तिस चौतिस प्रतिशत जति भुवा गुमेको छ जुन सुगोली सन्धिमा त्यो हामीले खास सन्धि गर्दाखेरि हामीले बेलायतसँग सन्धि गरेको सन्धि गरेको थियो त्यति बेला त्यति बेला त्यो अहिले सन्धि त्यो बेला अहिले त्यो उपनिवेशबाट कहाँ भइसकेको छ भारतले त्यो बेलायतको उपनिवेशबाट जुन अहिले त्यो सीमाको विषयमा कुरा भएन जस्तो लाग्छ मलाई हस् धन्यवाद देवी आचार्य उहाँ बर्दियाबाट हुनुहुन्थ्यो हामीसँग रमेश चन्द्र यादव हुनुहुन्छ बाह्रबाट रमेशजी नमस्ते नमस्कार हजुर भन्नुहोस् न उहाँको टेलिफोनमा समस्या आयो रमेशजी हामी म तपाईँलाई अर्को केही सन्दर्भहरू सुनाउँछु फेसबुकमा राजकुमार गोदालजी के लेख्नुहुन्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हामी नेपालीका लागि कौवालाई बेल पाक्यो हसन विस्मात भयो किनकि उन्नाइस सय पचासमा गरिएको सन्धिका बारेमा पुनरावलोकनको कुरा उठे तर केही भएन अर्को चित्त नबुझेको कुरा जुन कुरा हामीले पहिले नै हाम्रो भनेका थियौं त्यही कुरा तिम्रो हो भन्दा किन ताली बजाइयो कि हाम्रा नेताहरूलाई त्यति पनि थाहा छैन भनेर भन्नुहुन्छ <clears throat> अच्छा अब फेरि पनि यो म यो डेभिड आचार्यजी बर्दियाबाट उहाँले सुगौली सन्धिमा घुमेको जमिनको कुरा गर्नुभएको छ अब त्यतिखेर गुमेका जमिनको सट्टामा भनेर नयाँ मुलुक दिएको र अहिले सायद उहाँ त्यही ठाउँमा उभिएर यो प्रश्न गरिराख्नु भएको छ अब त्यसको कति प्राप्त हो कति भएन भन्ने कुरा इतिहासको पानामा हामीले खोजेर हेर्नुपर्छ त्यो छुट्टै कुरा छ त्यसैले हामीले अहिले जो सिमानाको कुरा गरेका छौं हामीले अहिलेको सन्दर्भमा जुन तपाईँको बखेडा भएका हाम्रा जमिनहरू अघि इन्क्रोच भयो भनेको छ ती सबै जमिनलाई खोजेर नै सीमा रेखाङ्कन गर्छौँ छौं अब सुगौलीको सन्धिको विषयमा चाहिँ नै इतिहासको पाना खोजेर पछि के हुन सक्छ भन्ने कुरा हेर्न सकिन्छ एकचोटि सेटल भइसकेको कुरा बखेडा मात्र झिकेर हामीले ठूलो कुरा गर्न खोजे जस्तो हुँदैन दोस्रो कुरा राजकुमारजीको जो चाहिँ उन्नाइस सय पचासको सन्धि चाहिँ केही भएन यो बेल हर्सन विस्मातको यो कवललाई बेल पाग्या भन्नुभयो त्यस्तो होइन उन्नाइस सय पचासको सन्धि उन्नाइस सय पन्चानब्बेमा तत्कालीन प्रधानमन्त्रीले भारतको भ्रमण गर्दाखेरिमा जसरी राख्नु भएको थियो त्योभन्दा पछाडि आएपछि यो एउटा इस्यु बाँकी रहिराखेको थियो र अहिले हामीले बडो दृढतापूर्वक यसको सबै पक्षहरू दुईटा हिसाबले यसलाई उठाएका छौं एउटा चाहिँ नै कुन कन्टेक्स्टमा त्यो सन्धि भएको थियो र त्यो सन्धिभित्र के के कन्टेन्ट छ भन्ने कुरालाई हामीले हेरेका छौँ यो दुइटैका आधारमा यसलाई चाहिँ हामीले परिमार्जन गर्ने र नयाँ ढंगबाट सन्धि गर्ने आजको सन्दर्भमा आजको तथ्यमा उभिएर भनेर भनेका छौँ त्यसो भए उनीहरूले त्यो कुरा चाहिँ हाम्रो अर्काले भन्ने हाम्रो आफ्नै कुरालाई अर्काले तेरो भनेर हाँस्नुपर्ने भन्ने कुरा छैन त्यो के हो भन्दाखेरिमा त्यो चाहिँ केही केही पाठ्य पुस्तकहरू विदेशमा भएका आधारमा मान्छेहरूले ताली बजाएका हुन् अलिक खुसी व्यक्त गरेका हुन् तपाईँले भनेको कुरा बौद्धको बुद्धको कुरा होला केही किताबहरूमा मैले सुनेको विदेशतिर चाहिँ नै बुद्ध भारतमा जन्मिया भनेर पाठ्य पुस्तकमा लेखियो अरे भन्ने सुनेको छु त्यस त्यो होइन है बुद्ध नेपालमा जन्मेको भनेर भारतकै प्रधानमन्त्रीले भनिदिँदाखेरिमा चाहिँ ती ती लेखकहरूको पनि चाहिँ तपाईँको आँखा उग्रेला र बुद्धिमा घाम घाम लाग्ला भन्ने सोचेर ताली बजाएका हुन् यो हाम्रो अर्काले भनिदिएर हुन्छ भनेर ताली बजा होइन भन्ने कुरा बुझ्नु जरुरी छ तपाईँले तालीको कुरा गरिहाल्नुभयो म पनि हेरिरहेको थिएँ नेपाल एक सार्वभौम मुलुक हो भनेर नरेन्द्र मोदीले बोल्दाखेरि पनि संसदमा चाहिँ घटटटट ताली बज्यो अनि यो यस्तो हो तपाईँको चाहिँ नि यो उनले भनिदिएर साह्रो भाउमा हुने होइन उनले नभनिदिएर भाउमा हराउने पनि होइन तर कुरा के हो भन्दाखेरिमा चाहिँ नि एउटा केही केही मान्छेहरूमा एउटा आशंकाहरू उसले इन्क्रोज गरिरहेछ भारतीय प्रभावमा छ भन्ने अहिले पनि छ नि तपाईँको पश्चिमाहरूले मानवाधिकारको नाममा तपाईँको उठाएका छन् र के अरे नेपाल चाहिँ नि भारतको चाहिँ मुठीभित्र छ भारतको तपाईँको प्रभावमा छ भनेर चाहिँ नि भन्ने र केही चाहिँ नि मान्छेहरूले उराल्ने गरेका ठाउँमा चाहिँ उनले त्यो पनि प्रश्न पारिदिए यो तपाईँहरूले हामीलाई दोष नलाउनुहोस् भारतले हामीलाई दिएन भारतले के भन्यो भने हामीलाई भारतमा के अरे नेपालमाथि हाम्रो हस्तक्षेप छ भनेर दोष नलाउनुहोस् भारत सार्वभौम राष्ट्र हो हामी त्यो त्यो राष्ट्रलाई सम्मान गरिरहेछौँ अब फेरि पनि हामीलाई दोष नलाउनुहोस् है हाम्रो मित्र राष्ट्र हो त्यो हाम्रो मुठीको राष्ट्र होइन भनेर उहाँले भने हुनाले ताली बजा हो भने <laughs> ए भने अरूलाई भनेको हाम्रो संसदले ताली बजायो मलाई तपाईँले उन्नाइस सय पचासको सन्धिको कुरा गर्नुभयो अब उन्नाइस सय पचासको सन्धि नेपालबाट तपाईँ महेन्द्र पाण्डेज्यू नेकपा एमालेको पुरानो नेता हुनुहुन्छ आज बिस वर्षभन्दा बढी समय भयो हरेक सरकारमा नेकपा एमाले कुनै न कुनै हिसाबले जोडिएकै छ यो उन्नाइस सय पचासको सन्धि हाम्रो लागि बराबरको भएन यो परिवर्तन हुनुपर्छ भन्ने कुरा सधैँ उठेकै हो तपाईँहरूकै प्रधानमन्त्री पनि धेरैपल्ट भारत तपाईँकै पार्टीबाट प्रधानमन्त्री हुनुभएको धेरैपल्ट भारत पुग्नुभयो अचम्म के भयो भन्दा हरेक पल्ट समाचार म खोलेर हेर्दै थिएँ नेपालको प्रस्ताव के हो प्रस्तुत गर्यो भने पुनरावलोकन गर्न सकिन्छ भनेर पिभी नरसिंह रावदेखि आज नरेन्द्र मोदीसम्म हरेक प्रधानमन्त्रीले पुनरावलोकन गर्न सकिन्छ के हो त प्रस्ताव भनेर सोद्धाखेरिमा हामीसँग किन केही भएन तत्कालीन जसले एउटा यो पदीय जिम्मेदारी पनि हुन्छ तपाईँले भनेको कुरा ठिक हो हाम्रो पार्टी पनि पटक पटक तपाईँको सरकारमा गएको छ प्रधानमन्त्री भएको छ <clears throat> अब त्यो किन उठेन भन्ने कुराको बारेमा चाहिँ नि त्यतातिर जानुभन्दा म के कुरा अहिले राख्न चाहन्छु भन्दाखेरिमा चाहिँ यो उन पन्चानब्बेमा यसलाई विधिवत रूपमा त्योभन्दा अगाडि हामी विद्यार्थी हुँदादेखि हामीले उठाएका कुराहरू त्यो आज तपाईँको चाहिँ नि आज उठेको कुरा होइन आजभन्दा पचास वर्ष अगाडिदेखि चाहिँ उठेका कुराहरू हामीले हामीले उठाएको चाहिँ त्योभन्दा अगाडिदेखि थियो होला तर कुरा के हो भने मैले अघि भने दुईवटा सन्दर्भमा यसलाई हेर्नुपर्छ अहिले हामी केमा हेरिरहेछौँ भन्दा एउटा कुन बेलामा त्यो सन्धि भयो भन्दाखेरिमा चाहिँ भारत भर्खर चाहिँ तपाईँको कोलोनीबाट मुक्त भएको तीन वर्ष भएको थियो उत्तरतिरको राष्ट्र चाहिने प्रगतिशील सरकार बनेको एक वर्ष भएको थियो नेपालमा जहाँनिया तानाशाही सरकारकोले घुँडा टेकेको अवस्था थियो जुन बेलामा यो सुरक्षाको दृष्टिकोणले भारत र नेपाल एउटा तपाईँको मनोको मनोविज्ञान त्रासमा आधारित भएको थियो त्यसैले शान्ति र मैत्री सन्धि गरौँ र हातेमालो गरेर सुरक्षाको निम्ति लागू भनेको अवस्था थियो तर आज त्यो ठाउँबाट मुक्त भइसकेको अवस्था छ आफ्नो स्वाधीनता र राष्ट्रियताको निमित्त अब अँगालो हालेर चाहिँ नि एकैचोटि कराउनु पर्ने होइन स्वतन्त्र मैले सोध्न खोजेको नि मैले सोध्न खोजेको चाहिँ हिजो के भयो भन्ने मैले सन्दर्भ जोडेको होइन मैले सोध्न खोजेको चाहिँ नेपालले उन्नाइस सय पचासको सन्धिको खारेज चाहेको अब हामी नयाँ केही सन्धिको आवश्यकता देखेका छौँ अथवा हामीले खास चाहेको के हो पचासको सन्धिमा हामीले चाहेको कुरा के हो भने उन्नाइस सय पचासको सन्धिमा मैले अघि पनि भने त्यो भित्रकै मात्रै प्रावधान कन्टेन्ट हेऱ्यो भने केही केही कुरा सुधारे पुग्ने जस्तो छ तर त्योभन्दा पछाडि लेटर अफ एक्सचेन्जका नाउँमा भएका अरू पत्रहरू छन् जसले गर्दाखेरिमा त्यसको व्याख्या गरेको छ र त्यो चाहिँ के अरे समान रूपमा उभिएको छैन त हामीले खोजेका कुरा के हो कसै कसैले भन्छ तपाईँले भने जस्तै उन्नाइस सय पचासको सन्धिमा संशोधन गर्ने दफै छैन त्यस्तो कसरी संशोधन हुन्छ पनि भन्छ हामीले खोजेका के हो भने त्यो संशोधन हुन्छ कि हुँदैन खोज्या होइन हामीले खोजेको के भने हिजोको एउटा सन्दर्भमा भएको सन्धि थियो त्यो आज आउटडेटेड भइसक्यो हामी नयाँ धरातलमा उभिएर नयाँ तथ्यका आधारमा नयाँ तपाईँको मित्रताको आधारमा नयाँ तथ्यहरूको आधारमा हामीले सन्धि बनाउन चाहन्छौँ त्यसैले त्यो सन्धिको ड्राफ्ट हामी गर्छौं र त्यो पुरानामा भएका यी कुराले गर्दा यो सन्धि आवश्यक छैन अब हाम्रो सन्दर्भ यो भावनाले यी कुराहरू राखेर हामी समानताका आधारमा सन्धि गर्छौं भनेर हामी तयारीमा जान्छौँ भने चाहिँ हामी अब नयाँ सन्धि गर्छौँ बिल्कुल नयाँ गर्छौँ नयाँ परिवेशमा नयाँ सन्धि हुन्छ मैले यो पुनरावलोकनको प्रस्ताव यत्रो वर्षदेखि भारतले भन्दाखेरिमा अहिले नयाँ सन्धिको ड्राफ्ट छ हामीसँग बनाउँछौँ हामी होइन हामी हाम्रो सबभन्दा ठुलो कुरो हाम्रो कन्सेप्ट हो हाम्रो कन्सेप्ट क्लियर छ अब त्यसलाई बनाउने भने के भने हामीले मात्रै बनाएर हुने होइन दोहोरो हामी छलफल गर्छौँ र दोहोरो छलफल गरेर उहाँहरूको धारणा पनि बुझ्छौँ जस्तो अस्ति तपाईँले भन्नुभयो नि भारतले तपाईँहरूको धारणा ल्याउनुहोस् भनेर भन्यो अब भारत सुतेर बसेको त भन्नु भएको छ उसले पनि गएर आफ्नो ड्राफ्ट बनाउँछ हामी पनि आफ्नो ड्राफ्ट बनाउँछौँ दुईटा पक्ष लिएर बस्छौँ यो यो पुरानोमा यो गलत कुरा भयो यो आउटडेटेड भयो अब नयाँ सन्दर्भ यो यो सन्दर्भमा हामीले सन्धि यसो गऱ्यौँ भने दुईवटा देशको बीचमा सार्वभौमिकताको सम्मान हुने समानताको आधारमा उभिने मित्रताको गाँठो बलियो हुने हामी त्यो आधारमा सन्धि गर्न चाहन्छौँ हामीसँग पदमपुडा चाहिँ हुनुहुन्छ प्युठा पदमजी हामीसँग सरलाईबाट पशुपति सुवेदी हुनुहुन्छ पशुपतिजी नमस्ते नमस्कार हजुर पशुपतिजी छोटोमा है हजुर मेरो मेरो प्रश्न यो हो मन्त्रीज्यूलाई जस्तो नरेन्द्र मोदीले भन्नुभयो त्यहाँनि के अरे बोर्डर होइन ब्रिज बन्नुपर्छ त भन्नुभयो सुन्नमा त अति नै राम्रो लाग्यो तर त्यहाँनि हाम्रो बोर्डरबाट जति घुसपेट हुन्छ हात हतियार त्यहाँनि अवैध हात बताएर घुस घुसपेट हुन्छ अवैधको मान्छेले त्यहाँनि घुसपेट गर्छ सीमा चाहिँ नि मिचन छ यो मन्त्रीज्यूलाई कस्तो लाग्यो यस उहाँ पशुपति त्रिवेदी सर्लाईबाट हुनुहुन्थ्यो मैले मैले बलराम पौडेलजीले हामीलाई एसएमएसमा दोलखाबाट लेख्नु भएको छ समग्रमा मोदीको भ्रमण फलदायी छ नेपालले भारतबाट कुटनीतिक उपलब्धिको आश पनि राम्रै हो त्योभन्दा बढी मोदीबाट नेपाली नेताहरूले सिक्नुपर्ने कुरा धेरै देखिए नेपालको विकासको धारणा भारतीय प्रधानमन्त्रीसँग स्पष्ट हुनु तर हाम्रो नेतासँग नहुनु हाम्रो लागि लाजमर्दो कुरा हो भनेर <clears throat> अब म पहिले पशुपतिजीको कुरासँग जोडिन चाहन्छु उहाँले चाहिँ नि यो बोर्डर र ब्रिजको कुरा गर्नुभएको छ कुरा के हो भने बोर्डर बोर्डर भएपछि नै ब्रिजको कुरा हुने हो र ब्रिज भनेको चाहिँ दुईटा देशको बीचको सम्बन्धलाई सुदृढ गर्ने मित्रताको ब्रिज एउटा हुन्छ अर्को चाहिँ यसपालिको सन्दर्भमा हामीले एउटा ब्रिज अर्को पनि बनाउने भएको छौँ त्यो महाकालीमा दोहोरो तपाईँको गाडी चल्ने ब्रिज चाहिँ नि भारतकै खर्चमा बनाइदिने भन्ने कुरा हाम्रो सहमति भएको छ र यसले चाहिँ नि दिल्लीदेखि लिएर धेरै ठाउँहरूमा हाम्रो आवाजाव सहज हुन्छ र त्यसले पनि मित्रतालाई बलियो बनाउँछ भन्ने कुरा छ त्यसैले आउँछन् अवैध धन्दा केही गर्छन् यो दुईटैलाई नियन्त्रण गर्नुपर्छ र अब कुनै पनि अवैध खालको चाहे हात हतियार होस् चाहे औषधिका कुरा होस् चाहे वस्तु सुक्री बिक्रीका कुराहरू हुन् चाहे अरू तपाईँको चाहिने के अरे क्रिमिनल अरू एक्टिभिटीहरू यसलाई नियन्त्रण गर्ने भन्ने कुरामा बडो इमान्दारी साथ लाग्ने कुरा भएको छ जहाँसम्म बलरामजीले सोध्नु भएको छ उहाँको दृष्टिकोण चाहिँ क्लियर हाम्रो दृष्टिकोण चाहिँ नि क्लियर नभएको भनेर भन्नुभएको छ दृष्टिकोण क्लियर नभएको चाहिँ होइन तर हाम्रा बीचमा बखेडाहरू चाहिँ उताभन्दा अलि धेरै भएका हुन् यसपालिको यो भ्रमणको सन्दर्भमा हामीले सबै पार्टीहरू र यो पीटीए र पीडीएको विषयमा छलफल गर्दाखेरिमा पनि अब हाम्रा मान्छेहरूले पनि बखेडा छोडेर विकासमा लाग्ने भन्ने एउटा धारणा बोकिसकेको अवस्था छ त्यसमा उहाँहरू जस्ता मान्छेहरूले नेताहरूलाई पनि त्यही बाटो हिँड्न सघाउनुपर्छ हामी सबै त्यही बाटो हिँड्न सक्यौँ भने हामीले विकास गर्छौँ अहिले भारतका मिडियाहरूमा नरेन्द्र मोदी फर्किसकेपछि एउटा चर्चा चलिरहेको छ नरेन्द्र मोदीले नेपाल आएर केही पनि लानु भएन केही पनि गर्न सक्नु भएन अहिले त उहाँ चाहिँ आएर पशुपतिमा चाहिँ पूजा गरेको कारणले गर्दा विवादमा पर्नु भएको छ देशको हितका लागि उहाँले केही गर्न सक्नु भएन भनेर तपाईँको विचारमा नेपालले त अब एक खर्ब चाहिँ सहुलियत ऋण पाएको छ त्यसपछि पशुपतिदेखि लिएर गएर चाहिँ महाकालीसम्म पुल बनाउने लगायत धेरै कुराहरूमा भारतले आफ्नो उदार रूपमा विकासमा चाहिँ साझेदार हुन्छु भनेर राखेको कुराहरूले केही फाइदा भएको छ भन्ने सन्दर्भ जोड्नुभयो भारतले के पायो भारतले सबभन्दा ठुलो कुरा पाएछ भारतले के पायो भने <clears throat> नेपाल नेपालीहरूले जहिले पनि भारतको चाहिँ विधि व्यवहारलाई हेरेर एउटा आशंका गर्ने भारतले नेपालको स्वाधीनतामाथि हस्तक्षेप गर्छ कि भन्ने आशंका गर्ने अनि इन्डियासँगको हाम्रो मित्रता तपाईँको सुसम्बन्ध हुन सक्दैन भन्ने त्यस्तो केही निर्माण भएको थियो एउटा परिस्थितिले यो सत्र वर्ष यो दुई दुई डिकेटमा पनि यो कुरा अझ झाङ्गिएर गएको थियो यो चाहिँ तपाईँको समाधान भएको थिएन यसपटक भारतीय प्रधानमन्त्रीको नेपालको भ्रमणको सन्दर्भमा उहाँले के कुरा क्लियर गरेर जानुभयो भने हामी स्वाधीन राष्ट्रको सम्मान गर्छौं नेपालको स्वाधीनताको सम्मान गर्छौं हामी असल मित्र हुन चाहन्छौं भनेर उहाँले जो भन्नुभयो त्यसले गर्दा नेपालीहरूको मन जित्नुभयो नेपालीहरूले के विश्वास गर्न थाले अब भने भारतको सरकार पहिले मान्छेले यहाँ के भन्थे भने भारतका जनता चाहिँ साथी छन् सरकार चाहिँ दुष्ट जस्तो छ भने व्याख्या गर्थे अब त्यस्तो होइन भारत पनि हाम्रो चाहिँ नि स्वाधीनतालाई सम्मान गर्ने र समानतामा जाने भन्ने कुरा उहाँले जसरी यहाँ पस्किदिनु भयो त्यसले गर्दाखेरि नेपालीहरूको विश्वास उहाँप्रति बढाएको छ भारतप्रति बढाएको छ यो सबभन्दा ठूलो उपलब्धि हो तपाईँको एक खरब दुई खरबका कुरा चाहिँ हाम्रो सम्बन्ध राम्रो भयो भने त्यस्तो आदान प्रदान त भइरहेको छ पछि बिस खरबसम्म खर्च गर्न सकेका छैन रे होइन सहुलियत नेपालले यसभन्दा अघि त्यो त के हुन्छ भने अब यो विकास निर्माणमा कति कति हिसाब किताब भएको छ त्यो चाहिँ हिसाब किताब म भन्दा अलिक फरक खालको मन्त्री र मेरो विषय पनि यो गणित सणित नभएको हुनाले म त्यति जान्दिनँ तर चाहिँ के छ भने हामीले भने जति जम्मै विकासमा खर्च नभए हुनसक्छ खर्च नहुनाको कारणहरू त्यो पनि केलाउनुपर्छ हामीले कहिलेकाहीँ खर्च नभए ढुकुटीमा पैसा यति ब्यालेन्स छ अरे भनेपछि त्यसैले आधार बनाएर जम्मै कुराको व्याख्या हुँदैन कारण र प्रभाव खोज्नुपर्छ हामीसँग हामी अन्त्यतिर आइसक्यौँ एउटा अहिले भारतमा धेरै ठुलो चर्चा छ जति बेला नरेन्द्र मोदी नेपालमा आउनुभयो नरेन्द्र मोदी चीनको नेपालप्रतिको बढी नजिकपनले गर्दा भारत अलिकति तर्सिएको जस्तो अभिव्यक्तिहरू भारतका मिडियाहरूले सार्वजनिक गरे अहिलेको नरेन्द्र मोदीको भ्रमणले नेपालको चीनसँगको सम्बन्धलाई चाहिँ कुन ठाउँमा लैजान्छ <clears throat> म फेरिपट्टि क्लियर कुरा बताउँछु नेपाल एउटा स्वाधीन र स्वतन्त्र राष्ट्र हो सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो चीन पनि स्वतन्त्र स्वाधीन राष्ट्र हो भारत पनि स्वतन्त्र स्वाधीन राष्ट्र हुन् हामी यो एउटै रेन्जमा बस्छौं फरक यति हो भारततिरको हाम्रो सिमाना खुला छ उत्तरतिर चीनसँगको सिमाना खुला छैन र हिमाल संसारको सबभन्दा उच्च हिमालले त्यसलाई चाहिँ नि विभाजन गरेको अवस्था छ अब कुरा के हुन्छ भन्दाखेरिमा हाम्रो भारत र चीनसँगको सम्बन्ध बराबरी हो र हामी अझ के चाहन्छौँ भने चीन र भारतको सम्बन्ध पनि अहिले सुदृढै पनि गएको छ र यो अझ सुदृढ होस् भन्ने पनि हाम्रो चाहना छ हामीले अभिव्यक्ति पनि गरेका छौं त्यसैले हाम्रो चाहिँ चीनसँग नजिक हुने भारततिर घुर्क्याउने भारततिर नजिक हुने चीनतिर घुर्क्याउने कुनै बेलामा थियो होला अब त्यो त्यो युग गइसक्यो अब त समानताको आधारमा हातेमालो गर्ने युग हो सम्मान गर्ने युग हो त्यसैले हाम्रो भारतको मान्छेले नेपाल भ्रमण गर्दा चीनतिर चाहिँ फर्केर हेर्नुपर्ने र चीनको मान्छेले नेपाल भ्रमण गर्दा भारततिर फर्केर हेर्नुपर्ने युग गइसक्यो अब त हामी समानताको आधारमा छौं र हाम्रो दुवै राष्ट्रसँग अत्यन्त घनिष्ठता छ नेपालको भूमि नेपालको माटो न भारतको विरूद्धमा न चीनको विरूद्धमा हामी कुनैको विरूद्धमा हामी यसलाई प्रयोग हुन दिँदैनौं र उनीहरूबाट पनि हाम्रो राष्ट्रको विरूद्धमा त्यो माटो प्रयोग नहोस् भन्ने हाम्रो अपेक्षा छ र त्यो विश्वास छ नरेन्द्र मोदीको नेपाल भ्रमणको समीक्षा गर्दै थियौँ हामीहरू परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेसँग मन्त्रीज्यू नेपाल स्तरमा तपाईँ आइदिनुभयो धेरै धेरै धन्यवाद यहाँलाई पनि धन्यवाद छ यो नरेन्द्र मोदीको बारेमा धेरै साथीहरूको प्रश्नको जवाब दिने मौका पाइयो धेरै नेपालीलाई सुनाउने मौका पाइयो यो अवसर प्रदान गरेको हुनाले एन्टेना फाउन्डेसन र यो मार्फत प्रचारमा जाने र श्रोता सबैलाई मेरो नमस्कार भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीका उत्पादन टोलीका साथीहरू कल्पना भट्टराई गणेश आचार्य निशा राई प्रियङ्का बुढाथोकी प्रविधिज्ञ राजेन्द्र रिजालसँगै म राजन पराजुली विदा माग्छु नमस्कार अहिले